जलाशयुक्त आयोजना पश्चिम सेती अगाडि बढाउन त्रुई गर्जे तयार तत्काल शुरू गर्न ऊर्जा मन्त्री शर्माको आग्रह सुदूर र मध्य पश्चिममा चेली तिहारको रौनक शुरू यो महिनाभरि मासु नखाने र कुनै पनि प्राणीको हत्या नगर्ने भन्दै मुख बार्ने चलन बैतडीमा सड़क खन्न शुरू गरेको तीस वर्षमा पाँच किलोमिटर मात्रै निर्माण डडेलधुवाको इलाका स्तरीय योजना तर्जुमा गोष्ठीहरू माघ सात गतिबाट शुरू हुने र सुदूरपश्चिमको पवित्र तीर्थस्थल कैलालीको गोदावरी धाममा बार राशि दर्शन मकर मेला सुरु प्रथम अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तर गोल्ड कपको उपाधि मनाङ मर्स्याङदीलाई प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु ऊर्जा मन्त्री जनार्दन शर्माले पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल शुरू गर्न चुनिया थ्री गर्जेसका पदाधिकारीलाई आग्रह गरेका छनृ ऊर्जा मन्त्रालयमा थ्री गर्जेसका प्रतिनिधिसँग कुराकानी गर्दै मन्त्री शर्माले लामो समयदेखि आयोजनालाई लिएर राख्ने तर काम नभएकाले जनतामा समेत नकारात्मक सन्देश गएको भन्दै निर्माण कार्य शुरू गर्न आग्रह गरेका हुन् चुनिया थ्री गर्जेससँग पाँच वर्ष पहिले नै लगानी एवं निर्माणका सम्बन्धमा प्रारम्भिक समझदारी भए पनि काम अगाडि बढ़न सकेको थिएन नेपाल भ्रमणमा रहेको कम्पनीका कार्यकारी उपाध्यक्ष सहितको आठ सदस्यीय टोलीसँग मन्त्री शर्माले आयोजनाको विषयमा नेपाल सरकार ऊर्जा मन्त्रालयका तर्फबाट गर्नुपर्ने सबै काम अगाडि बढ़ाउन तयार रहेको भन्दै प्रक्रिया शुरू गरेर सकारात्मक सन्देश दिन ध्यान आकर्षण गराउनु भएको ऊर्जा मन्त्रीका स्वकीय सचिव वसन्त शर्माले जानकारी दिएका छन् कुल सात सय पचास मेगावाट क्षमताको सो आयोजना अस्ट्रेलियन कम्पनी स्मेकले छाडेपछि सरकारले चिनिया कम्पनीलाई दिएको थियो तर पछिल्लो समाचारमा सात सय मेगावाटमा सीमित रहने भन्ने आएको छ थ्री गर्जेजका नेपाल प्रतिनिधि प्रवीण श्रेष्ठले अध्ययन एवं अनुसन्धानको कार्य जारी रहेका कारण केही समय लागेको भए पनि आयोजना शुरू गर्ने तयारीमा नै आफोर रहेको बताएका छन् उनले तयारी लगानी बोर्ड नेपाल विद्युत प्राधिकरणसँग नियमित सम्वादमा आफूहरू रहेको र छिट्टै सकारात्मक परिणाम आउने दावी गरेका छन् प्रसारण लाइन उत्पादित विद्युत नेपालभित्रै खपत गर्नुपर्ने मुआब्जा पुनर्वास एवं लगानीको ढाँचाका विषयमा प्रश्न नभएको भन्दै प्रवर्तक थ्री गर्जेजले सो विषयमा प्रश्न धारणा दिन सरकारसँग आग्रह गर्दै आएको छ सुदूर र मध्यपश्चिमका पहाड़ी जिल्लामा शनिबार अर्थात माघ एक गतिबाट नेपाली चेली तिहारको रौनकता छाएको छ माघ महिनालाई धार्मी महिनाका रूपमा मान्ने यहाँका बासिन्दाले यस महिनाभर छोरी बहिनीलाई माइती घरमा बोलाएर र आफै उनीहरूको घरमा भेट्न गएर मिठा खानेकुरा र दान दक्षिणा दिएपछि धर्मप्राप्ति भएको अनुभूति गर्ने चलन रहेको छ यसलाई स्थानीय भाषामा त्यारो दिने भनिन्छ यस क्षेत्रका डडेलधुरा डोटी बाजुरा बझाङ अछाम दार्चुला बैतडी हुम्ला जुम्ला कालीकोट लगायतका जिल्लामा चेली तिहार मनाउने प्रचलन रहेको छ माघ एक गतिलाई माघे संक्रान्तिको रूपमा पर्व मनाउने भए पनि महिनाभर भने चेली तिहारको नाममा मनाउने प्रचलन रहेको छ पुसको अन्तिम दिन अर्थात् जंगलमा गएर तरुल गिठा भ्याकुर कोरेर ल्याएर त्यसैको उपहारमा भोलि पछिल्लो दिन बिहान पाँचवटा जौ तिल लगायतको अन्न जलाएर तिलक लगाई छोरी बहिनीलाई दक्षिणा दिने प्रचलन रहेको छ शनिबार बिहानैदेखि यस क्षेत्रका सबै क्षेत्रमा चामलको पिठो कुट्नेको घुइँसो लागेको थियो भने विवाहिता छोरी बहिनीहरू समेत माइत आउने चटारो चलेको थियो लामो समयदेखि पहिली घरबाट माइती घरमा आउन नपाएका महिलालाई भेट्ने महत्वपूर्ण समयका रूपमा यसलाई लिने गरिएको बढीमालेका नगरपालिका का डम्बर महतले जानकारी दिएका छन् बाजरा जिल्लाका जुकोट गोत्री वाई गाविस र हुम्ला जुम्ला मुगु र कालीकोट लगायतका जिल्लामा बसोबास गर्ने ठकुरी समुदायको हप्तौं लागेर माइती घर जानुपर्ने र टाढा टाढा विवाह गर्ने प्रचलनका कारण वर्षौं माइती घर नआएका छोरी बहिनीहरू बझाङ छाम डोठी डोल्पा बैतली लगायतका जिल्लाबाट माघे संक्रान्ति र चेली तिहार मनाउनका लागि आइपुगेको जुकोट गाविसका उमेश साईले बताएका छन् यस क्षेत्रमा बसोबास गर्ने बाहुन छेत्री ठकुरी दलित लगायत सबै जात जातिले महिनाभरि मासु नखाने र कुनै पनि प्राणीको हत्या नगर्ने भनी मुख बारेका हुन्छन् बैतडीको सिल्लीगढा पानी रुद्रेश्वर देथला खलङ्गा सड़क निर्माण कार्य शुरू भएको तीस वर्षमा पाँच किलोमिटर मात्रै खनिएको छ दुई हजार त्रिचालिस सालतिर निर्माण शुरू गरिएको सड़कमा आवश्यक बजेट विनियोजन नहुँदा निर्माण कार्य अघि बढ़न नसकेको हो सदमाज गोकुलेश्वर सड़क निर्माण भएकै बेला यो सड़कको शिलान्यास गरिएको हो तर सरकारले चासो नदिँदा दार्चुला जोड्ने छोटो र वैकल्पिक यो सड़क अलपत्र परेको छ स्थानीय विष्णुदत्त भट्टले भन्नुभयो गएको दुई वर्ष यता सरकारले केन्द्रीय योजनामा राखेर बजेट छुट्याएको छ तर अहिले ठेकेदारले काम नगर्दा समस्या भएको उनले बताएका छन् सड़क डिभिजन कार्यालयले गएको वर्ष टेन्डर आह्वान गरेर सो सड़कको चालिस किलोमिटर मध्ये चौध किलोमिटर निर्माण कार्य अघि बढ़ाउन ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ सम्झौताको अवधि आगामी असारसम्म मात्र रहेको र तर निर्माण कार्यमा प्रगति नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् जिल्ला विकास समितिको कार्यालय डडेलधुरा अन्तर्गतका इलाकाहरूका गोष्ठी माग सात गतेबाट शुरू हुने भएका छन् नौवटा इलाका रहेको जिल्लामा आउँदो सात गतेबाट शुरू भई माघ एघार गतेसम्म इलाका गोष्ठीहरू सम्पन्न हुनेछन् जिल्ला विकास समितिले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार इलाका नम्बर एक अन्तर्गतका अमरगढी नगरपालिकाको वडा नम्बर चार पाँच आठ नौ दस र एघारका साथै इलाका नम्बर दुई अन्तर्गतको मणिरेक र कोटेली गाविस तथा अमरगढी नगरपालिकाको वडा नम्बर छ र सातको इलाका स्तरीय गोष्ठी आउँदो सात गते सम्पन्न हुनेछ त्यसै गरी इलाका नम्बर तीन अन्तर्गतका मष्टमाण्डौ नवदुर्गा र बेलापुरका साथै इलाका नम्बर चार अन्तर्गतका अस्सी ग्राम गणेशपुर र कैलपालमाण्डौ गाविसहरूको इलाका स्तरीय गोष्ठी माघ आठ गते सम्पन्न हुनेछ त्यसै गरी इलाका नम्बर पाँच अन्तर्गत पर्ने गाङखेत गाविस र रामगढ़ी नगरपालिकाको वडा नम्बर एक दुई र तीन तथा इलाका नम्बर छ अन्तर्गतका परशुराम नगरपालिका र आलिताल गाविसको इलाका स्तरीय गोष्ठी माघ नौ गते हुनेछ त्यस्तै इलाका नम्बर सात अन्तर्गतका रूपाल भागेश्वर र बगरकोट गाविसहरूका साथै इलाका नम्बर आठ अन्तर्गतका देवलदेवीपुर र चिपुर गाविसहरूका इलाका स्तरीय गोष्ठी माघ दस गते सम्पन्न गरिनेछ समयजी अजयमेरू र भद्रपुर गाविस पर्ने इलाका नम्बर नौको इलाका स्तरीय गोष्ठी माघ एघार गते सम्पन्न गरिने वेबसाइटमा उल्लेख छ यसका साथै विषयगत योजना तर्जुमा समितिहरूको बैठक माघ बीस गतेदेखि चौबिस गतेसम्म गरिन सक्ने र एकीकृत योजना तर्जुमा समितिको बैठक फाल्गुन पाँच गते तोकिएको स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले उल्लेख गरेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल कैलालीको गोदावरी धाममा बाह्रसी दर्शन मकेर मेला शुरू भएको छ मेलाका अवसरमा गोदावरी क्षेत्र सिंगारिएको छ भने मेलालाई व्यवस्थित रूपले सञ्चालन गर्न र कुनै अप्रिय घटना हुन नदिन ट्राफिक व्यवस्थापन सुरक्षा व्यवस्था कड़ा पारिएको छ यसैबीच गोदावरीमा हिजो झण्डै साढे दुई लाखले स्नान एवं अवलोकन गरेको आयोजक समितिले जनाएको छ मकर संक्रान्तिका अवसरमा हिजोदेखि बाह्र गतेसम्म बाह्र राशि दर्शन मकर मेला शुरू भएको छ गोदावरी धाममा प्रत्येक बाह्र वर्षमा महाकुम्भ छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्र राशि दर्शन मकर मेला गर्ने लक्ष्य अनुरूप महाकुम्भपछि मकर मेला आयोजना गरिएको धामका संयोजक पदमराज जोशीले जानकारी दिएका छन् यसका लागि गोदावरी धाममा राशिको स्थापना गरिएको प्रत्येक राशिका व्यक्तिहरूलाई दर्शन एवं पूजाको व्यवस्था मिलाइएको त्यहाँ स्थापना गरिएको महाकुम्भ कुम्भ वाटिकामा राशि र नवग्रह सत्ताइस नक्षत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्था गरिएको जनाइएको छ त्यस्तै मेलामा लक्ष्य हवन तथा श्रीमद भागवत महापुराणको समेत आयोजना गरिएको छ चार महिनादेखि बन्द भएको बझाङको धुलिला लाछीगाड लघु जलविद्युत मस्टाको बिजुली हिजोबाट बल्न थालेको छ दुई हजार बहत्तर साल असार तीस गते निर्माण सम्पन्न भई सञ्चालनमा आएको लघु जलविद्युत आयोजनामा दुई हजार त्रिहत्तर असो छ गते समस्या आएपछि विद्युत बन्द हुन पुगेको थियो बिजुली बलिसँगै मस्टा गाविसका दुई सय दस परिवार खुसी भएको धुइला लाछीगाड लघु जलविद्युत मस्टाका सचिव राजेन्द्र खड्काले बताएका छन् विद्युत बलेपछि मस्टा गाविस वार्ड नम्बर एकका पचहत्तर परिवार वडा नम्बर दुईका अडसठी परिवार तीनका बत्तीस परिवार र वडा नम्बर चारका पैंतिस परिवार गरी जम्मा दुई सय दस परिवार खुशी भएका हुन् विद्युत मर्मत गर्ने जिम्मा लिएको एजी पावर कम्पनी काठमाण्डुको चरम लापरवाहीका कारण आफूहरूले लामो समय दुःख पाएको स्थानीय भरत अधिकारीले बताएका छन् पेनिस्टोक पाइपमा खराबी आएका कारण चार महिना विद्युत बन्द भएको थियो पाइप मर्मत गरेपछि बिजुली बलेको स्थानीयले बताएका छन् अठार किलोवाट क्षमता भएको उक्त बिजुली चार पटक बिग्रिसकेको धुरीला लाचीगाड लघु जलविद्युतका अध्यक्ष धीरबहादुर खड्काले बताएका छन् Bhageshwar group Sudurpaschim Khaptad gold cup दुई हजार त्रिहत्तरको पारी ए डिभिजन क्लब मनाङ वर्सङ्गी च्याम्पियन बनेको छ हिजो सात हजार दर्शक रहेको धनगढ़ी रंगशालामा मनाङले काठमाण्डुको अर्को क्लब संकटलाई एक शून्यले किनारा लगाएर नगद पाँच लाख हात पारेको हो शनिबार दिउँसो भएको फाइनलमा मनाङले खेल शुरू भएको तीन मिनटमा नै गरेको गोल नै निर्णायक भएको हो संकटाले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा उपविजेतामा चित्त बुझाउँदै दुई लाख एकाउन्न हजार नगद हात पारेको छ पुष एक्काइस गतेदेखि सञ्चालन भएको गोल्ड कपको उत्कृष्ट खेलाडी मनाङ्क कप्तान अनिल गुरुङ भए दुई खेलमा म्यान अफ दि म्याच भएका उनले तीन गोल समेत गरेका थिए सर्वोत्कृष्ट खेलाडी बनेका उनले यमहा मोटरसाइकल हात पारेका छन् गोल्ड कपमा संकटाका गोलरक्षक वाजो नगरकोटी उत्कृष्ट गोलरक्षक मनाङका विराज महर्जन उत्कृष्ट रक्षक डुकी डुकिस्टार भुटानका किन्चो तावेगे उत्कृष्ट स्ट्राइकर सुदूरपश्चिम एघारका नरेन्द्र चौधरी उदयमान खेलाडी मनाङका प्रशिक्षकका चिरिङ लोप्चन गुरूङ उत्कृष्ट प्रशिक्षक र सुदूरपश्चिमी एघारका मणिराम चौधरी सर्वाधिक गोलकर्ता भएका छन् उनले दुई खेलमा एक ह्याट्रिक गरेका थिए भागेश्वर ग्रुपको मुख्य प्रायोजनमा भएको गोल्ड कपमा विजय खेलाड़ीहरूलाई सांसद मदन कुमारी शाह इन्फाका केन्द्रीय सदस्य गणेश चन्द कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंह मुख्य प्रायोजक भागेश्वर ग्रुपका संचालक टेक बहादुर बोगटी लगायतले नगद सील तथा प्रमाणपत्र वितरण गरेका थिए सुदूरपश्चिम एघार स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले समापन समारोहमा आगामी वर्षको गोल्ड कपको नगद धनराशि दोब्बर गर्ने घोषणा गरेका छन् उनले विजेताले नगद एघार लाख एघार हजार एक सय एघार तथा उपविजेता जनताले पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न पाउने घोषणा गरेका छन् छ महिना अगाडि स्थापना भएको क्लबले पहिलो पटक सुदूरपश्चिममा गोल्ड कप आयोजना गरेको हो सुदूरपश्चिममा आयोजना भएको पहिलो गोल्ड कपले यस क्षेत्रको फुटबल विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो अपरान्ह पाउने चार बजीतिर कैलालीमा मिनी ट्रक र ट्रक ठोकिँदा एकजना घाइते भएका छन् भीमदत्त राजमार्ग अन्तर्गत सहजपुर सात बगैचुला मोडमा तराईतिर जाँदै गरेको से एक ख सात नौ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना पाँच ख चार शून्य शून्य सात नम्बरको ट्रक ठोकिँदा मिनी ट्रकका चालक डडेल ढुवाकवाली ताल सात बस्ने वर्ष बयालिसका वीरबहादुर माली घाइते भएका हुन् उनलाई उपचारको लागि कैलाली पठाइएको छ दुवै सवारी साधन प्रहरले नियन्त्रणमा लिएको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो देशको पश्चिमी क्षेत्रमा मौसम बदली हुनेछ यता मध्य उता मध्य र पूर्वी क्षेत्रमा समेत आंशिक बदली हुनेछ यसका साथै पश्चिमी क्षेत्रमा कहीँ कतै छिटपुट वर्षा